उत्पत्तिको पुस्तक अध्याय तेल लोत अब्रामबाट छुटिएका अब्राम तिनकी पत्नी र तिनीसँग भएका सबै थोक र लोतलाई साथमा लिएर मिश्रबाट उक्लेर नेगेबमा आए पालिने पशु सुन र चाँदी भएकाले अब्राम अति धनाड्य थिए तिनी नेगेबबाट यात्रा गरेर बेथेलको त्यस ठाउँमा आइपुगे जहाँ अघि सुरुमा बेथेल र ऐको बीचमा तिनको पाल टाङ्गिएको थियो र जहाँ तिनले पहिले वेदी बनाएका थिए त्यहाँ अब्रामले परमप्रभुका नाउँको पुकारा गरे अब्रामको साथमा लागेका लोतका पनि भेडा बाख्रा र गाईवस्तुहरूका बथानहरू र पालहरू थिए त्यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्थामा धान्न सकेन किनकि तिनीहरूका भेडा बाख्रा र गाईवस्तुको सम्पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्ने भए अब्राम र लोतका गाईवस्तुका गोठालाहरूका बीचमा झगडा पनि भयो त्यस बेला त्यस देशमा कनानी र परिजीहरू पनि बस्थे यसै कारण अब्रामले लोतलाई भने तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगडा नहोस् किनकि हामी त नातेदार हौ सारा देश तिम्रै अघि छ तिमी मबाट अलग हौ तिमी देब्रेतिर गयो भने म दाहिनेतिर जानेछु अथवा तिमी दाहिनेतिर गयो भने म देब्रेतिर जानेछु लोतले आफ्ना आँखा उठाएर हेरे र यर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोवरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो यसैकारण लोतले यर्दनको जम्मै बेसी बोजेर पूर्वतिर लागे यसरी यिनीहरू छुट्टिए अब्राम चाहिँ कनान देशमा नै बस्न लागे लोत चाहिँ बेसीका सहरहरूमा बास गरे तिनले आफ्नो पाल सदमसम्म सारे सदोमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो अब तेरा आँखा उठाएर त भएको ठाउँबाट उत्तर दक्षिण पूर्व र पश्चिमतिर हेर तैले देखेका सबै ठाउँ म तलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु म तेरा सन्तानलाई पृथ्वीको धुलो सरह बढाउनेछु यहाँसम्म कि कसैले धुलो गर्न सक्छ भने तेरा सन्तान पनि गन्न सक्नेछन् उठ देशको चारैतिर ज किनकि म त्यो तलाई दिनेछु तब अब्रामले आफ्ना पाल सारे र हेब्रोनमा भएका मोम्रेका फलाटका रूखहरूमा आए त्यहाँ आएर तिनी त्यहीँ बसबास गर्न लागे त्यहाँ परमप्रभुका निम्ति तिनले एउटा वेदी बनाए